कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित कालजय नेपाली गीतहरूको विशेष कार्यक्रम अजर अमर गीतहरूको यो एक सय एक्काउन्नौ श्रृंखलामा प्राविधिक मित्र दिनेश निरौलाका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन आजको कार्यक्रम एक सय एक विशेष प्रस्तुति रहेको छ नेपाली गीत रचनामा संगीतकार जोड़ीको योगदानका बारेमा नेपाली संगीतमा संगीतकारहरूको महत्वपूर्ण भूमिका त्यति बेला झल्कियो जब नेपालमा नेपाल रेडियोको स्थापना भयो र त्यो नेपाल रेडियो पछि रेडियो नेपालको रूपमा विकसित भयो मित्रसेन थापाले अल इण्डिया रेडियोबाट झ्याम्रे गीत भनेर गीत गाएपछि नेपालमा आधुनिक शैलीका गीतहरूको श्रृंखला जब शुरू भयो त्यति बेला गायक कलाकारहरूले दुई संगीतकार मिलेर काम शुरू गरे त्यसमा विशेष गरेर नातिकाजी शिवशंकरको योगदान अमूल्य रह्यो गीतमा मूड सिजना गर्ने क्रममा नातिकाजी र संगीत संयोजन गर्ने क्रममा शिवशंकरको अतुलनीय योगदान रह्यो र नातिकाजी शिवशंकरले नातिकाजीले गाएका गीतहरू पनि नातिकाजी शिवशंकरका नाममा संगीत गरे भने पछिल्लो पुस्तामा आएर लय विधानमा रत्नबहादुर खड्गी र संगीत संयोजनमा गणेश परियारको युगल संगीतमा गणेश रत्नका नामबाट संगीतकारहरू आए तर आजको पहिलो गीत प्रेमदोज प्रधानको स्वर रत्न शमशेर थापाको शब्दमा यस गीतलाई प्रेमदोज प्रधान र मानिक रत्न दुवै मिलेर अब दुवैले युगल संगीत गर्ने भनेर प्रेम मानिक नामबाट संगीत शुरू गरे प्रेम मानिकले कोहोला त्यो पारी मलाई बोलाउनेदेखि लिएर यो खोलाको संग्लो पानी खाइदिउँ खाइदिउँ लाग्छ त गीतहरू संगीत गरे भने प्रेमदोज प्रधानको स्वरमा रहेको गोरेटो त्यो गाउँको प्रेम मानिकको कालजयी गीतका रूपमा सम्झना गर्न सकिन्छ रोज थाक्ने पहिल्याउनु सकिन पहिल्याउनु मैले सकिन आजा अलमाले लौना मता अलमाले लौना मता आवाज पाए मायाल तिम्रो आवाज पाए मायल तिम्रो देवी भाकिनी बासा एक्लो भए लौ न मता एक्लो भए लौ न मता खबर नपाई मायाल तिम्रो खबर नपाई मायाल तिम्रो दोधरैमा पर्ने ल्याउनु सकिन पहिल्याउनु मैले सकिन गोरेको त्यो गाउँको लाउना जा खोजी खोजी थाकिने पहिल्याउनु सकिन पहिल्याउनु मैले सकिन पहिल्याउनु मैले सकिन प्रेमदोज प्रधान र मानिक रत्न स्थापित दुई मिलेर प्रेम मानिक नामबाट सांगीतिक यात्रा शुरू गर्दा नेपाली संगीत जगतमा युगल संगीतकारको जोड़ीको लस्कर पाँचजनाको भइसकेको थियो समहरी त्यसमध्ये अर्को चर्चित संगीतकारको जोड़ी थियो जनादन सम र हरिबहादुरको र आजको प्रसंग यी विशेष कार्यक्रमको बारेमा रहेको छ र हामीलाई धेरै मित्रहरूले यी विषयमा शुभकामना पनि व्यक्त गर्नुभएको छ आजको कार्यक्रमको शुभारम्भ हुनुअघि नै आज फेसबुकमा लेखिएको टिप्पणीलाई लिएर धेरैले प्रतिक्रिया पनि व्यक्त गर्नुभएको छ मनोज कुलुङ लेख्नुहुन्छ हरेक अंक विशेष लाग्छ जति सुने पनि सुन्नै नपुग्ने कार्यक्रम अब यात्रा सम्बन्धी दोस्रो भाग पनि सुन्न पाए हुन्थ्यो सधैँ झै आज एक सय एकाउन्नौ भाग सफलताको शुभकामना अनिश नेवानी लेख्नुहुन्छ अब एक घण्टा अझ राम्रो गीतहरू सुनिन्छ भनेर त्यसै गरिकन राजेश्वर उदय र प्रेम नारायणजी अलग अलग विषयमा लेख्नुहुन्छ राजेश्वर उदयका पंक्तिहरू गीतको कुनै युग आफैमा हुँदैन होला हामीले विभाजन मात्र गरेका हौं धेरै बज्न छोडेपछि सुन्न कम गरेपछि अलि अघिका पुस्ताको सृजना सबै पुरानो भन्ने हाम्रो चलन हो कि विषय जस्तो भए पनि सुन्नमा मन आनन्दित हुने गर्छ नै किनकि कार्यक्रमको प्रस्तुति जो गर्नुहुन्छ यहाँले त्यो रोचक नै हुन्छ प्रेम नारायणजी लेख्नुहुन्छ प्रकाश सर नमस्कार गीत नयाँ होस् वा पुरानो अझ राम्रो गीतहरू हजुरको आवाजमा हरेक श्रृंखलाहरू रोचक र विशेष नै हुने गर्दछन् एक सय पचासौं अंकसम्म आइपुग्दा कार्यक्रमले धेरै नै श्रोता र श्रोताको माया पाएको छ यो सबै हजुरको खोज अनुभव ज्ञान र लगनको प्रतिफल हो भन्न रूचाउँछु अरू अंक जस्तै एक सय एकाउन्नौ श्रृंखला पनि सफल होस् शुभकामना युएई आबुधाबीबाट श्रीमती अमृता र छोरी अपेक्षाको साथमा सुन्दै भनेर उहाँले लेख्नु भएको छ र कार्यक्रमका बारेमा डीपी दोभान सुगम तमु प्रमोद श्रेष्ठ दिल्ली सेवाकोटी सुनगाभा बुक्स नारायणघट विष्णु सिंहक लिम्बु, दिलीप थापाका अनेक प्रतिक्रियाहरू छन् र जोगमेर माझी लेख्नुहुन्छ हिजो जस्तै लाग्छ अझ रम्बर गीतहरूको कार्यक्रम शुरू भएको म पहिला अर्को एउटा एफएममा पनि रात्रिकालीन प्रस्तुति कालजय गीतहरू सुन्थे तर त्यहाँ विषय र प्रस्तुतिकरण यति रसिलो जानकारीमूलक नभएको कारणले अहिले अझ अमर प्रतीक्षा गरिरहेको छु कालजयी गीतका बारेमा जोगमेर माझीको यो प्रसंग रोचक छ कालजयी गीतहरू भनेर यसरी पुराना गीतहरूलाई नामाङ्कन गर्दा दुईजना श्रष्टाले यसको ठूलो आपत्ति जनाउनु भएको थियो गीतकार यादव खरेल र राजेन्द्र थापाले मान्छेले त काललाई जित्न सक्दैन भने गीत कसरी कालजयी हुन्छ भनेर उहाँहरूको टिप्पणी थियो तर पछि उहाँहरूले पनि आफूले एल्बम निकाल्दा एल्बममा गीतहरूमा कालजयी गीतहरू नै लेख्नु भएको छ यो एउटा अमर गीतहरूको वा कालजयी गीतहरूको जीत नै हो भनेर स्वीकार्न सकिन्छ संगीतकारका रूपमा युगल जोडीमा नेपाल बाहिर प्रवासबाट विशेष गरेर दार्जीलिङका दुई संगीत जोडी कर्मयोजन र उनका भाइ गोपाल योजनको जोडीको नाम पनि यादगार मानिन्छ कर्म गोपाल नामबाट प्रसिद्धि पाएका यी दुई संगीतकारले नारायण गोपालले गाएका गीत पनि संगीत गरेका छन् जितेन्द्र बरदेवालले गाएका अर्णा लामाले गाएका र पछिल्लो श्रृंखलामा कुमार सुब्बाले गाएका तर कर्म गोपालले गोपाल योजनकै शब्दमा संगीत गरेको कर्मले गोपालले अलग अलग शैलीमा संगीत गरेको दिलमाया खातीको यो कालजय गीत आजको श्रृंखलामा गोपाल युञ्जन एक कुशल गीतकार पनि र गोपाल युञ्जनको गीतलाई संगीत गर्थे कर्म कर्मयोन्जनले पनि गोपाल युञ्जनको गीतमा संगीत गर्न रूचि राखेका थिए उनी पछि आएका गायक दीप श्रेष्ठले पनि तर गोपाल युञ्जनले दीप श्रेष्ठलाई कुनै पनि गीतहरू संगीत गर्न दिन बिहाएनन् वा मन गरेनन् तर गोपाल युञ्जनका धेरै राम्रा गीतहरू कर्मयोन्जनले संगीत गरेका छन् तर कर्मयोजन र गोपालञ्जन युगल मिलेर गरेका गीतहरूमध्ये दिलमाया खातीको यो गीतलाई पनि हामीले प्रस्तुत गर्यौं दिलीप थापा हाम्रो फेसबुकमा लेख्नुहुन्छ प्रकाशजी तपाईँको आवाजमा गीत संगीतको मौलिक विश्लेषणसँगै अजर अमर गीतहरूको प्रस्तुति कहिले विशेष भएको छैन र प्रतीक्षारत छु भनेर लेख्नु भएको छ बद्यविक्रम थापा त्यसै गरिकन लक्ष्मी पहाड़ी खिमिरे शमशेर राणा मगर राजु हुमा गाईले पनि आफ्ना प्रतिक्रिया दिनुभएको छ भने केशव शाह लेख्नुहुन्छ आज अवश्य सुन्छु भनेर देवेन्द्र मानसिंहको प्रतिक्रिया प्रकार छ गायक तथा संगीतकारको कार्यक्रम झल्झली याद आएको छ प्रवीण गुरूङको सबैको मानस भएर पनि कसैले अनुमान सायदै गरे त्यस्तै एक गायक संगीतकार स्वर्गीय द्वारिकालाल जोशीज्यूलाई पनि हजुरको कार्यक्रमले सम्झनुहोस् मेरो आग्रह छ भनेर लेख्नुभएको छ अनन्त कटवाल लेख्नुहुन्छ अजर अमर गीतहरूको एक सय एक्काउन्नौ श्रृंखला पनि विशेष रोचक हुने भएकोले आज आफ्नो परिवारका साथमा सुन्नको लागि तयार भएको छु टेकु काठमाण्डुबाट अनन्त कटवाल हाम्रो ट्विटरमा हामीलाई मेन्शन गर्नुभएको छ धना पौडेलजीले उनलाई देख्दा किन गीत गाउन मन लाग्यो प्रभावशाली शब्द भनेर लेख्नु भएको छ भने अर्जुन पौडेल दारीले आजको अंक पनि सुन्दैछु सधैँको जस्तै राम्रो कार्यक्रम भनेर रमेश अरियालजीले पनि पक्कै राम्रो र पृथक हुनेछ आजको अंक भनेर लेख्नु भएको छ र आज यति बेला भन्दा सात घण्टा अगाडि नै बुटवलबाट रमेश पाण्डेले कार्यक्रमको पर्खाईमा रहनेछौ भनेर लेख्नु भएको छ यस कार्यक्रममा बजेका प्राय गीतहरूमा सन्दर्भगत रूपमा वा कसैको कार्यक्रम विशेष रूपमा तयार पार्दा उनको जन्म वा देहान्त भएको समयलाई सन्दर्भ जोडिएको छ तर आज संगीतकारमा पनि युगल संगीतकार विशेष कार्यक्रम रहेको छ युगल संगीतकारको चर्चा गर्ने बित्तिकै प्रेम मानिक पछि कर्म गोपाल र कर्म गोपाल पछि अर्का दुई श्रद्धेय संगीतकारको नाम आउँछ नातिकाजी शिवशंकर मानन्दर नातिकाजी मेलोडी सृजना गर्नमा शंकर लामिछानेको भाषामा झल्याक झुलुक मूड सृजना गर्ने अन्य संगीतकार छोडेर नातिकाजीको मूड सृजनको अवसर नै फरक छ तर नातिकाजीका गीतलाई संगीत संयोजन गरेर शिवशंकरले अचाक्लै राम्रो बनाएका छन् नातिकाजी शिवशंकरको युगल संगीतमा निर्विक्रम प्यासीको शब्दमा नातिकाजीको स्वरमा यो गीत तारा अर्को तारा पारे चुका पी गए तुम्हें दिल हरा हरे भेट हुने होला चखेवाको यता बास चखेबेको उता उही घाउ मुटुमा छ चाहेर हुन्छ तरा डाँडावारी अर्को तारा पारी मिठो कति गए पनि दिन दूर आकाश छ माथि एउटाकोमा जोडिएको अर्कोको छ छाते सुख साथै दुःख यहाँ घामसँगै छाया बिछोडमै छोडमै चिनिन्छ रे के चिज हो माया निर्विक्रम प्यासीको शब्दमा नातिकाजी शिवशंकरको संगीतमा नातिकाजीको स्वर निर्विक्रम प्यासी एक गीतकार मात्र होइनन् कवि पनि हुन् कवि मात्र होइनन् अभिनेत्री पनि हुन् निर्विक्रम प्यासीले नाटकमा नायिका भएर धेरै नाटकमा अभिनय गरेका छन् दौलत विक्रम विष्टका साथमा रत्नदास प्रकाशका साथमा नायिकाको रूपमा नेपाली रंगमंचमा सर्वाधिक चर्चित मानिएका निर्विक्रम प्यासीलाई कविता वाचनमा बालकृष्ण समले निकै प्रेरणा र उत्साहका साथ उनलाई सम्मान गरेको पाइन्छ अतिरिक्त पाण्डेले आज बजेको पहिलो गीत प्रेमदोज प्रधानका गीतका बारेमा लेख्नु भएको छ यो सुरिलो गीत सुन्दा मलाई अहिलेको अन्यलग्रस्त देशको याद आयो सायद यो गीत रत्न शमशेर थापाज्यूले सत्र साल पछि नै लेखिएको हुनुपर्छ भनेर उज्यालो अन्धकारका श्रष्टा कुमारी लामा पनि कार्यक्रम सुन्दैछु भनेर टिप्पणी गर्नुहुन्छ भने बुटवलबाट संचारकर्मी रमेश पाण्डे पनि अजर अमर गीत सुन्दै हो भनेर लेख्नुहुन्छ त्यसै गरिकन यस कार्यक्रमका बारेमा हाम्रो ट्विटरमा हामीलाई मेन्शन गर्नुहुन्छ विष्णु अथक मनुले सुनिरहँ नछुटाई सुनिरहँ लाग्छ अजर अमर गीतहरू दाई प्रकाश हामीको साथमा र बनिदिने गर्छन् रात्रिपल अविस्मरणीय भनेर धन्यवाद विष्णु अथक मनुजी अर्जुन पौडेलजी र त्यसै गरिकन सापकोटा गोर्खा चार नम्बर प्रदेशलाई पनि धन्यवाद र हाम्रा नियमित श्रोता मित्र श्याम रिमाल आफ्ना पिता अस्वस्थ भएर अस्पतालबाट यो कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसै गरी सूरज कणेल लेख्नुहुन्छ बुटवलबाट खस्यौली एफएममा सुन्दैछु राम्रो र रमाइलो त लाग्छ नै अब चर्चा गरौं अर्को गीतका बारेमा यस गीतमा पनि दुई चर्चित संगीतकार युगल संगीतकारका रूपमा आबद्ध छन् गणेश परियार र रत्नबहादुर खड्की रत्नबहादुर खड्गी पनि अझै पनि संगीतमा सक्रिय हुनुहुन्छ र गणेश परियार पनि संगीत संयोजनका रूपमा सम्बद्ध हुनुहुन्छ गणेश परियारका छोरा पनि संगीत संयोजकका रूपमा नेपाली संगीत जगतमा अहिले चर्चित हुनुहुन्छ तर गणेश परियार र रत्नबहादुरले गणेश रत्न नामबाट संगीतबद्ध गरेको देव वज्राचार्यको यो गीतलाई अर्णा लामाको स्वरमा सुन्न सकिन्छ एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइरहन्छ रत्न युगल संगीतकारको संगीतमा अरूणा लामाको स्वर देव बज्राचार्यको शब्दमा प्रेस व्यवसायसँग आबद्ध र काठमाण्डुको ओमबालमा सांगीतिक कार्यक्रम ओलम्पस क्लबबाट गर्न अत्यधिक रूचाउने देव बज्राचार्य अहिलेका चर्चित संगीतकार न्यू बज्राचार्यका काका हुन् न्यू बज्राचार्यका पिता सेवी परमानन्द बज्राचार्य देव बज्राचार्यका आफ्नै भाइ हुन् भने देव बज्राचार्य र संगीतकार द्वारिकालाल जोशीका बीचमा पनि ज्वाई र जेठानको नाता रहेको छ यो सांगीतिक परिवारलाई सम्झाउँछ देव बज्राचार्यको उपस्थितिले पनि आजको कार्यक्रमका बारेमा चिरञ्जीवी नेपाल ज्ञानटोक सिक्किमबाट लेख्नुहुन्छ अजर अमर गीतहरू एक सय एकाउन्नौ एपिसोड पुगिसक्यो दाई कुनै पुरानो दार्जीलिङ गीत संगम वा हिलियन्सले बनाएको सुनाउन हुन्छ कि भनेर लेख्नु भएको छ हिलियन्स प्रवासमा स्थापना भएको पहिलो सांगीतिक यो रक समूह हो भने संगम शरण प्रधान र रंजित गजमेरको शरण रंजितको जोड़ीको एउटा चिनारी संस्था हो र यस संस्थामा शरण प्रधान रंजित गजमेर अरूणा लामा जितेन्द्र बरदेवा आबद्ध थिए भने यसै बेला अर्को समूह बनेको थियो हिमालय कला मन, कला मन्दिर त्यसमा कर्मयोञ्जन गोपाल योञ्जन नगेन्द्र थापाहरू आबद्ध थिए आजको कार्यक्रमको शुभारम्भमा गजलकार प्राध्यापक डाक्टर सनत कुमार बस्तीले शुभकामना यसरी लेख्नु भएको छ हर धड़कनमा सुरिलो लय होस् मन मनमय होस् सबको जय होस् अजर अमर गीत यात्राको नयाँ तरंगले तनमनमा नवजीवनको संचार होस् शुभकामना भन्दै उहाँले आज बजेको नातिकाजीको गीत सुनेपछि लेख्नु भएको छ वाह कसरी थाहा पाउनुभयो मलाई अत्यधिक मनपर्ने नातिकाजीको यो गीत धेरै धेरै हार्दिक साधुवाद एउटा तारा डाँडा वारीका लागि धन्यवाद यहाँलाई त्यसै गरी विराटनगरबाट रश्मि अमात्यले पनि दिलमाया खातीको स्वरमा रहेको यो गीत अत्यधिक मन पर्यो भनेर टिप्पणी गर्नुभएको छ भने Amardeep Shrestha Alexis Alexander Rajeshwar Uday Ashish Nepani Bimal K Rai Laxmi पहाड़ी जेबी गाउँले अशोक घिमिरे लगायत थुप्रै मित्रहरूले र विनोद लामाजीले पनि यो कार्यक्रमलाई विकिपीडियाको संज्ञा दिनुभएको छ र हाम्रो ट्वीटरमा हामीलाई सुमन सिगदेल र दाहाल विनोदले पनि टिप्पणी गर्नुभएको छ हरि गेलालका पंक्तिहरू यस प्रकार छन् पुरानो गीतहरू सुन्ने बानी नै पर्यो अब त दिन दिनै कार्यक्रम आउँछ कि भनी रेडियो खोल्न मन लाग्यो भनेर लेख्नुभएको छ भने आशिष राज खनालले एक्लै बस्दा सम्झना तिम्रो आइदिन्छ सहन नसकी आँसु त्यसै झरिदिन्छ सशक्त शब्द भनेर लेख्नु भएको छ मोडर्न म्याथमेटिक्स लेख्नुहुन्छ ट्विटरमा आज पहिलोपल्ट सुनेको आनन्द लाग्यो अब बिराउने छैन अझ राम्रो गीतहरू भनेर लेख्नु भएको छ युगल संगीतकारको जोड़ीमा अर्को नाम आउँछ भक्तपुर निवासी दुई संगीतकार नगेन्द्र हाडा र प्रसाद श्रेष्ठ प्रसाद श्रेष्ठ जसको पूरा नाम राम प्रसाद श्रेष्ठ हो उहाँ अहिले नारायणघाट निवासी हुनुभएको छ भने नगेन्द्र हाडा दिवंगत भइसक्नु भएको छ प्रसाद श्रेष्ठले नेपाली चलचित्र कान्छी सन्तान पनि निर्माण गर्नुभयो भने नगेन्द्र हाडा भक्तपुरमा लामो समय नवदुर्गा चलचित्र मन्दिरका मालिकका रूपमा आबद्ध हुनुहुन्थ्यो नगेन्द्र हाडाको स्वरमा नगेन्द्र हाडा र प्रसादको संगीत प्रसाद हाडा प्रसादको संगीतमा गोविन्द प्रसाद हाडाको शब्दमा यो गीत मादलको तालमा नाची हिँड्ने चालमा आँखा जुदा के हेऱ्यो चोरी लिने आँटमा मादलको तालमा नाची हिँड्ने चालमा हल्की हिँड्ने परिल मनको कोरा जानी जाए कोरा जानी नजिक आयो लहसी चोरी लिने आत्मा चोरी लिने आत्मा मादलको तालमा नाचिने चालमा सागरमा आएको मनोरञ्जन कल पारी तर्केर पर परै भागेको पर परै भागेको मादल घोटालमा नाचिने चालमा हातले मनले मनले रूप तिम्रो कार्यक्रमको प्रसारणको अवसरमा श्याम रिमाल लेख्नुहुन्छ प्यासीको युग युगको आकाशको चोटा चोटा कविता पढेर कविता लेख्न सिकेको याद आयो भनेर लेख्नुहुन्छ त्यसै गरी केशव शाह लेख्नुहुन्छ त्रिचन्द्र कलेजमा आईएससी पढ्दाको बेला नातिकाजी नारायण गोपाल रत्न थापा र अरूहरू चोकमा बसेर गफ गरेको याद आउँदा एकदम अनौठो लागिरहन्छ सपना जस्तै लाग्छ सामी सर तर कति मिठो केशव शाह जो लामो समय नेपाल दूरसंचारका महाप्रबन्धकका रूपमा पनि आबद्ध हुनुभयो र उहाँ साहित्य संगीतलाई निकै नजिकबाट माया गर्ने एक भावकका रूपमा चिनिनुहुन्छ एलेक्सिक्स एलेक्जेण्डर लेख्नुहुन्छ साँच्चै एक्लै बस्दा सधैँ नै सम्झना आउँछ अजरमर गीतहरू भनेर कुमारजङ कार्की लेख्नुहुन्छ नेपाली संगीत आकाशका एक विशेष तारा नातिगाजीको स्वरमा एउटा तारा डाँडा पारी अर्को वारी नेटो काटी गए पनि दिलको हारहारी कस्तो कालजै जादुमय आवाज जति सुन्दा पनि स्वर्णिम आनन्दभूति भइरहने भनेर लेख्नुहुन्छ र आजको कार्यक्रममा बजेका गीतका बारेमा दिनेश राउत लेख्नुहुन्छ उत्कृष्ट गीतहरू सविता वैद्य सुगम तमु अविनाश आस्तिक रश्मि अमाते लेख्नुहुन्छ साह्रै मिठो दिलमाया दिदीले गाउनु भएको आजको आज बजेको गीत भनेर बिम्ब प्रकाश लेख्नुहुन्छ अजर अमर सुन्दै गर्दा युगको पाना पल्टाए झै अनुभूति हुन्छ युगको अध्याय यसै गरी पल्टाएर पढ्न पाऊ काठमाण्डुबाट बिम्ब प्रकाश लस एन्जल्स युएसएबाट बेट ढकाल लेख्नुहुन्छ अवर्णनीय कार्यक्रम सुनिरहँ जस्तो लाग्छ भनेर अब युगल संगीतकारको क्रममा अर्का संगीतकारको नाम स्मरणमा आउँछ सम हरि अर्थात जनादन सम र हरिबहादुर श्रेष्ठ यी दुईले धेरै गीतहरू संगीत गरेका छन् तर जनादन समले समहरीको संगीतमा एउटा गीत गाएका छन् यी गीतका गीतकार श्रदेय राष्ट्रकवि माधव घिमिरे हुन् माधव घिमिरेको रचनामा समहरीको संगीतमा जनादन समको शोर भनेको फुलको तरेलीमा फुलको तरेलीमा तिम्रो आँसु छिपेको छ मेरै परेलीमा मेरै परेलीमा तिम्रो आँसु छिपेको छ मेरै परेलीमा मेरै परेलीमा ठहराको ध्वनि तिम्रो गीत गाउँछु म मेरै गीत भनी मेरै गीत भनी तिम्रो गीत गाउँछु म मेरै गीत भनी तिम्रो बिरह तिम्रो बिरह तिम्रो बिर छएको छ मेरो छातीमानी तिम्रो बिर छएको छ मेरो छातीमानी तल्ले पुग्यो काली गण्डकीमा काली गण्डकीमा तिम्रो धोखो बसेको छ मेरो जिन्दगीमा मेरो जिन्दगीमा मेरो जिन्दगीमा मेरो जिन्दगीमा तिम्रो धोखो बसेको छ मेरो जिन्दगीमा थोपा अल्मलियो फुलको तरेलीमा फुलको तरेलीमा तिम्रो आँसु छिपेको छ मेरै परेलीमा मेरै परेलीमा रेडियो नेपालका डाइरेक्टरका रूपमा पनि परिचित जनादन सम र जनादन समकै कारण स्वर सम्राट नारायण गोपाल वैवाहिक जीवनपछि नेपाल फर्केर आउँदा उनले राष्ट्रिय नाचघरमा तबला वादकका रूपमा प्रवेश पाए मानिक रत्नको सिफारिशमा जनार्दन सम बालकृष्ण समका पुत्र हुनुका साथै नेपाली रंगमंचका एक आशा लाग्दा अभिनेता निर्देशक पनि थिए जनार्दन समकै चेतना नामक नाटकमा आधारित पहिलो दोस्रो नेपाली कथानक चलचित्र परिवर्तनलाई हिरासिंह खत्रीले निर्देशन गरे जुन चलचित्रबाट नारायण गोपालले पार्श्व गायन शुरू गरे बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाखा बोलको गीत हाम्रो ट्वीटरमा मेन्शन गर्नुभएको छ धना पौडेलले आफूलाई खासै जानकारी नभएको संगीतकार जोडीबारे जान्न पाउँदा खुशी लाग्यो सुनेका गीतका नजानेका पाटाहरू रमाइला थिए भनेर लेख्नुहुन्छ धना पौडेलजी अर्जन पौडेल दारी पनि लेख्नुहुन्छ शीतको थोपा अलमलियो तिम्रो आँसु अल्मलियो मेरो परेलीमा गजब छ भनेर उहाँले लेख्नु भएको छ भने यसै गरी आजको कार्यक्रमका बारेमा जेबी गाउँले लेख्नुहुन्छ नमस्कार साथै शुभरात्री आजको एक सय एकाउन्नौ श्रृंखला पनि उसै गरी सुनिरहेछु जसरी अघिल्ला श्रृंखला सुन्थे जेबी गाउँले सुर्खेत मटेला चारबाट विनोद लामा लेख्नुहुन्छ हरेक कार्यक्रम विशेष हुन्छ यसमा कुनै शंका छैन यो नेपाली संगीतको विकिपीडिया हो भनेर धन्यवाद विनोदजी यहाँका यी सुन्दर अभिव्यक्तिका लागि अब अर्को युगल जोडीको कुरा गरौं संगीतकारका रूपमा यी युगल जोडीमा एकजना गायक पनि हुन् दुर्गा खरेल र अर्का बद्री खरेल संगीतकार पनि हुन् दुर्गा र बद्री मिलेर धेरै संगीत गरेका छन् र त्यसमध्ये शुभकामना खाली खाली दिनीलाई दानी भनेर नोर्दन रूम्बाको शब्दको गीतलाई बद्री र दुर्गाले संगीत गरेका छन् भने जस इन्जन प्यासीको शब्दलाई बद्री दुर्गा खरेलको संगीतमा यहाँ प्रस्तुत गर्छौं दावा ग्याल्मोको स्वरमा नागोया जापानबाट दाहाल विनोद लेख्नुहुन्छ भर्खर मात्र कोठा आइपुगेर हतार हतार नेटमा उज्यालो खोलेर अजर अमर गीतहरू सुन्दै खाना खाने तर्खरमा छु भनेर विनोदजी तपाईँको खाना मिठो होस् यही कामना गर्दछौ मुकेश धामी अनलकी र आशिष राज खनाल लेख्नुहुन्छ दिलमायाज्यूको गीत दिलमा बस्यो रोचक कार्यक्रमको लागि आभार उज्यालोलाई अजर अमर गीतहरूका साथ कार्यक्रम नि अजर अमरको कामना एउटा तारा डाँडा पारी अर्को तारा पारी नेटो काटी गए पनि दिल हाराहारी गीत भनेको त यस्तो पो हो त कालजयी गीत धना पौडेलको यो मेन्सनसँगै आजको कार्यक्रममा अब अन्तिम संगीत जोड़ीको चर्चा गरौं शुभ र शम्भू शुभ बहादुर जो नेपालका प्रसिद्ध सेक्सोफोनिस्ट र संगीत संयोजक हुन् भने शम्भुजीत बासकोटा एक लयकारी संगीतकार हुन् यी दुईले मिलेर शुभ शम्भु नामबाट पर्खी बसे आउला भनी मेरो उठ्ने पालो तिमीले भनेका सारा देव छोएर जस्ता गीतहरू नारायण गोपालको स्वरमा संगीत गरेका छन् भने चलचित्रमा पहिलो पटक यी दुईले के घर केडेरामा संगीत गरेका थिए निर शाहको शब्दमा दीपक खरेलको स्वरमा शुभ शम्भुको यो संगीतसँगै आजको कार्यक्रमबाट प्राविधिक मित्र दिनेश निरौला र यो प्रस्तुत प्रकाश सामीलाई विदा दिनुहोस्